হে মাইন্ড कथा प्रकाशक आकार अनिल ट्विटर एट केआर तो एस्ट अनि मैले पनि हे माइन्ड भन्न थाले जिन्दगीको तेइस वर्ष नमस्कार ओ ए ओहो के छ हाल खबर भाइ सुन त दाइ सुन्नुहोस् त जस्ता सम्बोधनबाट वार्तालाप सुरु गरेर सकियो त्यसपछि पलायन भयो त्यहाँ एक दशक बिताउँदा आफ्नै पारामा हेलो भाइ एक्सक्युज मी तपाईँ नेपाली हो जस्ता सम्बोधनले वार्तालाप सुरु गरियो अर्को अर्थमा भन्दा यसैमा बानी परिसकेको थियो त्यहाँ यही डगमले बोलाउनु पर्छ भन्ने थिएन मान्छेहरू सम्बोधन गरेकै आधारमा व्यवहार गर्दैनथे आफूलाई जे ठिक लाग्छ त्यही अनुसार सम्बोधन गर्दा हुन्थ्यो त्यसपछि जिन्दगीको नयाँ अध्याय सुरु गर्न गुट सारेर बिल्कुलै नयाँ ठाउँमा लाग्यो चौध घन्टाको फ्लाइटबाट निस्केर इमिग्रेसनमा पुग्ने बित्तिकै एउटा पुलिस आएर हे माइट भन्यो यताकाले माइक भन्छन् भनेर त पहिले यता आएका साथीहरूले च्याटमा राइट माइक भनेको सुनेको थिए तर के कति कस्तो ठाउँमा कति मात्रामा माइक प्रयोग गर्नुपर्ने हो भनेर चाहिँ राम्रोसँग बुझेको थिइन् इमिग्रेसन सकेर बाहिर पुग्ने बित्तिकै एउटा South Asian Uber driver hey Mike भन्दै आयो र छुट्ने बेलामा राइट माइक भनेर गयो नयाँ ठाउँमा जिन्दगीको नयाँ अध्याय सुरु गर्दै गर्दा घर खोज्न होस् या जागिर खोज्न धेरै नै हिँड्नु पर्यो सधैँ नयाँ नयाँ मान्छेसँग भेट हुन्थ्यो जसलाई भेटे पनि वार्तालाप भने हे माइटबाटै सुरु गर्ने ग्रोसरीमा होस् या कफिस पक्का काउन्टर रियल स्टेट एजेन्ट हुन या जागिर खोज दिने रिक्रुटर जता गए पनि जसलाई भेटे पनि संवादको सुरुवात हे माइटबाटै गर्छन् आफू भने हाई हेलो एक्सक्युज मी को बानी लागेको त्यही अनुसार सुरु गरियो एक दिन एकजना साथीसँग कफी सप गयो आफ्नो लागेको बानी गएर hi can have two coffee latte भनेर अर्डर गरे टेबलमा फर्केपछि साथीले भन्यो मुस्टार पाखे पारा नदेखा न यहाँ कसैलाई बोलाउनु पर्दा हे माइक भन्ने गर नत्र यहाँ नयाँ रहेछ भनिरहेछन् उसको कुरो ठिकै लाग्यो उसले भन्नु अघि पनि कति ठाउँमा हाई हेलो एक्सक्युज मी भन्दा मान्छेले भिन्नै नजरले हेरेको अनुभव लिइसकेको थिए मलाई पनि हे माइट भन्न मन नलागेको त होइन तर साह्रै अप्ठ्यारो लाग्ने हेर्नुहोस् आफ्नोपन नै नभएको झैँ लाग्ने झन् साउथ एसियनहरूले भन्दा त सो अफ गरेको झैँ लाग्ने जे जस्तो भए पनि पलायन भइ नै हालियो देश अनुसारको भेष गर्नुमा नै भलाइ छ भन्ने ज्ञान नभएको पनि होइन त्यसैले धेरै पटक ग्रोसरी कफी सपहरूमा जाँदा आज त हे माइट भन्छु भन्छु भनेर आट गरे तर पटक्कै निस्किन मुखबाट कता कता आफैलाई लाज लागे झैँ लाग्ने आएको डेढ महिना भइसक्दा पनि एकपटक पनि हे माइट भन्न सकिरहेको थिइन् एक विकिन्डको साँझ जहानसँगै रेस्टुरेन्टमा खान खान गयो त्यहाँ पनि सुरुमा हे माइट भन्न मन नलागेको त होइन तर आफ्नो मनको दकस्ते समाथि जहान पनि साथमै थिइन् लाज लाग्यो हेर्नुहोस् भाइ बाटै काम चलाएर अर्डर दिइयो तर मनमा भने आज पनि हे माइट भन्न सकिएन चाहिँ लागिरह्यो एक बोतल बियर सक्दा रमरम पारिसकेको थियो अर्को बोतल अर्डर गर्न वेटर बोलाउनु पर्ने भयो अनि मैले फ्याट हात उठाएँ र भने hey mate can I have one more beer जहानले पुलुक्क मेरो मुखमा हेरेर मुसुक्क हाँस्दै भनिन ल्या तिमीले पनि माइक भन्न सुरु गर्याउ मैले पनि मुसुक्क हाँस्दै भने हो त मैले पनि हेरे माइक भन्न थाले यो कथा हाम्रो इमेलमा आइपुगेको हो लेखले आफ्नो नाम खुलाउन नचाहेका कारण लेखकको नाम गोप्य राखिएको छ